वर्ष को तिज आयो सम्झे माइती घर आमासँगै बसी खान्छु यसपालिको धरा varsa टाढा भयो सँगै आउँदा लिटो भयो टाढा भयो घर सँगै आउँदा लिटो के भरोसा बगिजने खोला जिन्दगीको के भरोसा बगिजने खोला भेटभावेला बेला नाचौँ